नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र निराजन बगालसँगै खबर कक्षबाट साथी शर्मिला रोका र विशाल विकको हार्दिक स्वागत छ गलकोट खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू गलकुट नगरपालिका वडा नम्बर एक र दुईमा फस्टेड बक्स वितरण गलकुट नारी साहित्य समूहको सर्जकसँग साहित्यिक पालितिको प्रथम श्रृङ्खला स्रस्ता कार्यक्रम सम्पन्न पैँसठी वर्षमा बल्ल पाउनुभयो बाँसखोलाकी नन्दी कलाले नागरिकता चारजनालाई कोरोना पुष्टि भएसँगै जैमिनी नगरपालिका दोस्रो पटक एक हप्तालाई बन्द र बाल मृत्युदर घटाउन महिला स्वयंसेवकको महत्त्वपूर्ण भूमिका हुने उप उपमेयर खड्काको भनाइ राजमार्गको कवरत हटाउन बागलुङमा कार्ययोजना निर्माण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 सदस्य शिविकाको साथमा रहेको अनुभूति दिलाउन फर्स्ट बक्स वितरण गरिएको बताउनु भएको थियो कार्यक्रममा गलकुट सेवा केन्द्रकी अध्यक्ष मन्जु शर्मा चालिसीले मन्तव्य राख्नु भएको थियो कार्यक्रम गलकुट नगरपालिका वडा नम्बर दुईमा वडा अध्यक्ष नेत्रबहादुर थोकीको अध्यक्षता र वडा नम्बर दुईमा वडा सदस्य घनश्याम कोणको अध्यक्षतामा सम्पन्न भएको थियो Thank you. गलकुट नारी साहित्य समूहको सहयोगसँग साहित्यिक पलेटीको प्रथम श्रृङ्खला श्रेष्ठ कार्यक्रम सम्पन्न भएको छ कार्यक्रमको उद्घाटन गर्दै गलकुट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले यस कार्यक्रम गलकुटमा पहिलो र राम्रो भएको बताउनु भएको थियो उहाँले नारीहरूको सक्रियता भएको प्रगतिशील कार्यक्रमको लागि नगरपालिकाबाट सधैँ सहयोग र साथ रहने प्रतिबद्धता जनाउनु भएको थियो कार्यक्रममा सामुदायिक सेवा केन्द्रकी अध्यक्ष मञ्जु शर्मा चालिस र ब्रह्मकुमारी ईश्वरीय विद्या विश्वविद्यालयकी लक्ष्मी दिदी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रममा चार कविता पाँच गजल र अठारवटा मुक्तक वाचन गरिएको थियो कविता गजल र मुक्तक समाज परिवर्तन र नारीलाई सशक्त बन्न आह्वान मिल्ने खालका रचना गरिएको थियो कार्यक्रम गलकोट नारी साहित्य समूहका अध्यक्ष माया चालिसेको अध्यक्षता गलकोट नगर नारी साहित्य समूहकी सदस्य जीवन ज्योति विकको स्वागत तथा सचिव सुन्तली कुँवर बोराको सञ्चालनमा सम्पन्न भएको थियो साथी र पाँच वर्षकी भए कति सालकी हुँ भन्ने थाहा छैन आज बल्ल नागरिकता पाए गलकुट नगरपालिका नम्बर नौ मासको लागि नन्दीकला सुनारले अहिले नागरिकता पाएपछि दङ्ग हुनुहुन्छ आफू कति सालमा जन्मिएको भयो भन्ने समेत थाहा नपाउनु भएका नन्दीकलाले नागरिकता बनाउनु पर्छ भन्ने बारे जानकारी नभएकाले यस्तो अवस्था आएको उहाँ बताउनुहुन्छ नेपाली नागरिकता नन्दीकला जस्ता अपवादका पात्रले बाहेक अन्य सबैले सोह्र सत्र वर्ष पुग्न साथ नागरिकता बनाउने गर्दछन् पैँसठी वर्षमा नागरिकता पाएको भन्दा धेरैले अचम्म लाग्न सक्छ तर नन्दीकलाले पैँसठी वर्ष पुगेपछि मात्रै शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङबाट नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गर्नुभएको छ दुई हजार बाह्र सालमा जन्मिनु भएकी नन्दीकला अठार वर्षको उमेरमा बाँसखोलाका बहादुर विश्वकर्मासँग विवाह गर्नुभयो विवाह गरेर पनि उहाँका दुई सन्तान भए उहाँका एक छोरा र एक छोरी रहेका छन् उनीहरूको विवाह भइसकेको छ छोराले केही वर्ष अगाडि बाबाको नामबाट नागरिकता बनाएका थिए छोरीको भने अझै नागरिकता बनेको छैन छोरीको नागरिकता बनिसक्दा नन्दिकलाको भने उमेरमै नागरिकता बन्न सकेन बुढेसकाल लागेपछि मात्रै उहाँले नागरिकता हात पार्नुभयो बाबा डम्बर बहादुर सुनार र श्रीमान कृष्ण बहादुर विश्वकर्माको नामबाट जिल्ला प्रशासन कार्यालय बागलुङले नागरिकता प्रदान गरेको हो नन्दीकलाका श्रीमानको गत असारमा निधन भएपछि अहिले एकल हुनुहुन्छ श्रीमानको देह देहावसान भएपछि नन्दीकलाले नागरिकता लिन पनि केही जटिलता समेत भयो उहाँले स्थानीय केही आफन्तले साक्षी राखेर नागरिकता प्राप्त गर्नुभयो नागरिकता बनाउनको लागि कसैले चासो नदिएको र आफूलाई पनि त्यसतर्फ ज्ञान नहुँदा अहिलेसम्म नागरिकता नभएको बताउनुहुन्छ सानै उमेरमा बिहे गरे माइतमा पनि कसैले बनाइदिएनन् अठार वर्षमा बिहे गरेर घर आए नन्दीकलाले भन्नुभयो घर आए पनि कसैले बनाइदिएनन् नागरिकता बनाउन बुढाले सासु ससुरा कसैले पनि चासो दिनु भएन मलाई केही थाहा थिएन केही थाहा नहुँदा बल्ल अहिले बुढेसकालमा बनाउनु पर्ने भयो महिला नेत्री तथा समाजसेवी ललिता थापाको विशेष पहल र सहयोगमा नागरिकता बनाएको उहाँको भनाइ छ सुनारले समाजसेवी थापाले नागरिकता गराउनु पर्छ भनेर नसम्झाएको भए नागरिकता नै नबन्ने बताउनुहुन्छ नागरिकता पाएपछि नन्दीकला निकै खुसी भएको छ बुढेसकालमा आएर भए पनि नागरिकता पाए धेरै खुसी लागेको छ नागरिकता बनाए मर्ने भए भए भनेको थिए अब बन्यो नन्दकलीले भन्नुभयो समाजसेवी ललिता थापाले नन्दीकलाको नागरिकता नभएको थाहा पाएपछि बनाउनको लागि सुझाएको र आवश्यक सबै प्रक्रिया पुर्याएर शुक्रबार नागरिकता प्राप्त गरेको बताउनुभयो यतिका उमेर पुग्दा पनि नागरिकता बनेको रहेनछ मैले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 हरिचौर बागलुङ गलकुट खबरमा छोटो व्यावसायिक विश्रामपछि फेरि खबरकै सिलसिला जैमिनी नगरपालिका दोस्रो पटक एक हप्तालाई बन्द गरिएको छ शनिबार मात्र थप चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नगरपालिकाबाट प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवाहरू एक हप्तालाई बन्द गरिएको नगर प्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो कोभिड उन्नाइसकै कारण नगरपालिकाको सेवा बन्द गरिएको यो दोस्रो पटक हो पालिकाका कर्मचारी चिया पसलका व्यक्ति होटल होटल ब्याङ्कका कर्मचारीमा कोभिड उन्नाइस संक्रमणको पुष्टि भएसँगै नगरपालिकाको सेवा बन्द गरेको हो यस यही मङ्सिर एक्काइस एक्काइस गतिदेखि छब्बिस गतिसम्मलाई नगरको सेवा बन्द गरिएको छ नगरपालिकाले सेवा बन्द गर्दा भिडभाड नहुने र कोरोना भाइरस थप फैलिनबाट जोगिनको दोस्रो पटक सेवा बन्द गरिएको नगर प्रमुख पौडेलले बताउनुभयो जमिनीमा हालसम्म कोभिड उन्नाइसबाट सङ्क्रमित हुनेको संख्या चालिस पुगेको छ कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूको स्वाप सङ्कलन गर्ने पौडेलले जानकारी दिनुभयो एक हप्ताको लागि कुसुमसेरा बजार पनि बन्द गरिएको छ बागलुङमा शनिबार एक कार्यक्रमका बीच सत्रौँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ बागलुङ नगरपालिका नगर स्वास्थ्य शाखा बागलुङको आयोजनामा सत्रोस राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो उक्त कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले नेपालमा बाल मृत्युदर र मातृ मृत्युदर घटाउन ल्याउन स्वयंसेविकाहरूले अहम भूमिका निर्वाह गरेको बताउनुभयो उपमेयर खड्काले स्वयंसेविकाहरूले आफ्ना समस्याहरूको सम्पूर्ण स्वयंसेविकाहरू बसेर आफूले जानकारी गराउन अनुरोध गर्नुभएको थियो उहाँले उक्त समस्याहरूको समाधान गर्न आफू प्रतिबद्ध समेत रहेको बताउनुभयो कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर तिनकी वडा अध्यक्ष लक्ष्मी बासकोटा र नगर स्वास्थ्य शाखा राम रामप्रसाद खनालले साठी वर्ष पुगेका स्वयंसेविकाहरूले सम्मानका साथ विदाय गरिने बताउनुभयो उहाँले नगरपालिकाले साठी वर्ष पुगेका स्वयंसेविकाहरूले सम्मानको लागि दुई लाख रुपियाँ बजेट विनियोजन गरेको समेत जानकारी दिनुभयो कार्यक्रममा स्वयंसेविकाको तर्फबाट शर्मिला शर्माकारले मन्तव्य व्यक्त गर्नुभएको थियो महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बागलुङ नगरपालिका वडा नम्बर एकदेखि कि संयोजक कल्पना श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त भएको उक्त कार्यक्रमको सञ्चालन सञ्चालन सहसंयोजक गीता शर्मा र स्वागत दुर्गादेवी शर्माले गर्नुभएको थियो बागलुङ नगरपालिकाको चौधवटा ओडामा एक सय उनासीजना जना स्वास्थ्य स्वयंसेविकाहरू रहेका छन् गाउँघरमा हुने सामान्य विवादमा समेत राजमार्ग अवरुद्ध गर्ने परिपाटी विकास भएको भन्दै बागलुङमा राष्ट्रिय राजमार्ग अवरोधमा कडाई थालिएको छ राजमार्गको अवरोध हटाउने जिल्ला समन्वय समितिको बैठकले अबदेखि कुनै पनि वाहनमा राजमार्गहरूमा अवरोध गर्न नपाइने निर्णय गरेको हो प्राकृतिक विपद परेको समयमा जतिसक्दो छिटो राजमार्गहरू सञ्चालनमा ल्याउनका लागि कार्ययोजना समिति बनाइएको छ जिल्लामा रहेका सुरक्षा निकाय यातायात व्यवस्था कार्यालय सडक विभाग तथा सडक डिभिजन कार्यालय गरेर स्थानीय तह समेतसँग रहेको सबै यन्त्र उपकरणको प्रयोग गरेर अवरोध हटाउने कार्ययोजना बनेको हो गृह मन्त्रालयको राजनीतिक धार्मिक सांस्कृतिक कुनै पनि कारणले राजमार्ग बन्द गर्न नपाइने निर्णयलाई हामीले कार्यान्वयनमा ल्याएका छौँ बागलुङमा कडाई आवश्यक देखियो जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत राज पन्तले भन्नुभयो कार्य योजना अन्तर्गत समितिले जिल्लामा भएका एम्बुलेन्स दमकल डोजर सुरक्षा निकायसँग भएका सामग्री स्वास्थ्य केन्द्रमा भएका उपप्रमुखहरूको वितरण स्वयंसेवकहरूको तथ्याङ्क सङ्कलन गरेको छ कार्ययोजना कार्यान्वयनका लागि जिल्लाको पश्चिममा रहेको इलाका प्रशासन कार्यालय प्रमुखको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय भएको छ बागलुङमा मध्यपाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर राष्ट्रिय राजमार्गको रूपमा छन् कोरोना संक्रमणको बेला मानव अधिकार हनन घरेलु हिंसा र जातीय विभेद हुने गरेको अध्ययनकर्ताले बताएका छन् गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र अनौपचारिक सेवा केन्द्र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बागलुङमा संयुक्त रूपमा गरेको एक अन्तर्क्रियामा सहभागीले बन्दाबन्दीको समयको तथ्याङ्क र सामाजिक विभेदबारे प्रस्तुतिकरण गरेका थिए उनीहरूले विभिन्न अध्ययनको तथ्याङ्क पनि प्रस्तुत गरेका हुन् इन्सेकले कोविड कालमा जातीय र लैङ्गिक विष हिंसा विषयको अन्तर्क्रिया गरेको थियो अधिवक्ता राम शर्माले मानव अधिकार आयोगमा दैनिक पाँच सय फोन आउने र तीमध्ये सत्तर प्रतिशत घरेलु हिंसाको आउने गरेको दृष्टान्त प्रस्तुत गर्नुभएको थियो उहाँले वर्षदेखि दलितहरू विभेदमा परेको भन्दै पीडा अन्य जातिले बुझ्न नसक्ने धारणा राख्नु भएको थियो शर्माले संसारभर आर्थिक मन्दी हुँदा रोजगारी गुमाउनेमा दलित महिला र कमजोर वर्ग हुने गरेको भन्दै संसारमा हुने हरेक महामारीमा बालबालिका महिला र वृद्ध वृद्ध नै पीडित बन्नु परेको बताउनुभयो अर्का अधिवक्ता काजीगाउँले व्यवस्थाले महिलाले हिंसा र दलितले सयौँ वर्षदेखि विभेद बताउनु भयो इन्सेक बागलुङको अध्ययनले अघिल्लो वर्ष एक सय एघारवटा हिंसाका घटनामा साथी महिला पीडित थिए तीमध्ये चौधवटा बलात्कारका घटना थिए दस बालिकामा यौनसन हिंसा भएको थियो सन् दुई हजार बिसको एघार महिनामा पैँसठी घटना सार्वजनिक भएका छन् तीमध्ये दसवटा बलात्कार एक अपहरण पैँचालिस घरेलु हिंसाका छन् यो तथ्याङ्कले महिला बढी पीडित भएको देखिए गरिएको सृजना पन्तले बताउनुभयो बन्दाबन्दीको निहु पारेर बागलुङका अधिकांश पालिकाले महिला सशक्तिकरणदेखि प्रजनन स्वास्थ्य उपचार लगायतका शिविर र उपचारका कार्यक्रममा बजेट फ्रिज गराएका छन् नयाँ खर्च नभएपछि फ्रिज भएको रकमले कोरोनामा तुलना गरिएको छ तर पालिकाले अन्य पूर्वाधारको काममा लगानी धेरै गरेका थिए कार्यक्रममा गण्डकी प्रदेश सदस्य सावित्र राणाले महिला हिंसा र दलितको अधिकारका लागि निरन्तर सङ्घर्ष गरिरहनु परेको भन्दै कोरोना कोरोनाको संकटमा पनि यो घटना नसकेको धारणा राख्नु भएको थियो केही स्थानमा सकारात्मक सन्देश दिए पनि अधिकांश समाजमा हिंसा बढेको उहाँको धारणा थियो कार्यक्रममा नेकपाका कार्यालय सदस्य लालबहादुर थापा प्रहरी पर्यवेक्षक लोकेन्द्र श्रेष्ठ र अस्पतालको medical superintendent doctor Shailendra Bek Pokharel पत्रकार महासंघ बागलुङका अध्यक्ष दिलश्रेष श्रेष्ठ बागलुङ नगर कार्यपालिका सदस्य नवीन किसान जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तेजराज गौतम अन्तर पार्टी महिला सञ्जाल कार्की संयोजक कुसुम बोरा सहकारी महासङ्घकी केन्द्रीय सदस्य हुमा कुमारी जेसी पत्रकार नवन शिशिर सज्जन कुमार सिंह अधिकार कर्मी सावित्री खड्का लगायतले मन्तव्य राख्नु भएको थियो यिनी विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकोट नगरपालिका वार्ड नम्बर एक र दुईमा फर्स्ट एड बक्स वितरण कार्यक्रम सम्पन्न गलकोट नारे साहित्य समूहको सर्जकसँग साहित्य पलेटीको प्रथम श्रृङ्खला सस्टा कार्यक्रम सम्पन्न पैसठी वर्षमा बल्ल पाउनुभयो बाँसखोलाकी नन्दीकलाले नागरिकता चारजनालाई कोरोना पुष्टि भएसँगै जैमिनी नगरपालिका दोस्रो पटक एक हप्ताले बन्द र बाल मृत्युदर घटाउन महिला स्वयंसेवकको महत्त्वपूर्ण भूमिका आउने उपमेयर खड्काको भनाई राजमार्गको अवरोध हटाउन बागलुङमा कार्ययोजना निर्माण खबर खबरसँगै साँझ सात बजेको गल खबरमा खबरक्रम सकियो यसपछि तपाईँ साढे सात बजे सिआइएनको साझा खबर र आठ बजे नेपाल दर्पण सुन्न सक्नुहुनेछ हाम भने स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुट खबर लिएर आउनेछौँ खबर कक्षीबाट हामी सबै विदा भयौँ ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुट सुन्ने गर्नुहोस् नमस्कार